सिकिस्त बिमार भए अस्पतालमा छु सिकिस्त बिमार भए अस्पतालमा छु देखनाउ प्यार भए अस्पतालमा छु निराश छन् आफन्त जाँच्दैछन् डाक्टरहरू सिकिस्त बिमार भए अस्पतालमा छु देखनाउ प्यार भए अस्पतालमा छु निराश छन् आफन्त जाँच्दैछन् डाक्टरहरू खै के रोगको शिकार भए अस्पतालमा छु सिकिस्त बिमार भए अस्पतालमा छु देखनाउ प्यार भए अस्पतालमा छु नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक डायरीको चौतिसौँ श्रृङ्खला प्रखिएर बस्नुभएका सम्पूर्ण श्रोता अनि साथीहरूमा प्राविधिक मित्र माधव कडेलसँगै म कार्यक्रम प्रस्तुता उत्तर कुमार साहुको तर्फबाट तपाईँहरूले यो कार्यक्रमलाई प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगाहर्स हरेक बुधबार बिबिसी नेपाली सेवापछि करिब करिब नौ पचपन्न बजेसम्म सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्त डायरीमा तपाईँहरूले फेसबुकमा पठाउनुभएका मुक्तहरू प्रसारण गर्छौँ भने तपाईँहरूले टेलिफोन मार्फत आएर पनि आफ्ना मुक्तहरू सुनाउन सक्नुहुन्छ आजको कार्यक्रममा पनि तपाईँहरूले फेसबुकमा पठाउनुभएका केही मुक्तकहरू लिएर आएका छौँ अनि तपाईँहरूले आफ्नो टेलिफोनबाट हामीलाई मुक्तक सुनाउन सक्नुहुन्छ आफ्नो मुखार बिन्दुबाट शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गरेर मुक्तक सुनाउन सक्नुहुन्छ कार्यक्रमको बारेमा म केही जानकारी गराउँछु तपाईँहरूलाई मुक्तक कसरी पठाउने भन्ने बारेमा तपाईँहरू सामाजिक सञ्जाल फेसबुकमा आबद्ध हुनुहुन्छ फेसबुक चलाउनुहुन्छ भनेपछि तपाईँहरूले फेसबुकको सर्च बक्समा गएर Muktak diary M U K T A K Muktak special D I A R Y diary Muktak diary search गर्नुहोस् मुक्तक डायरी सर्च गरिसकेपछि तपाईँहरूले त्यहाँ भेटाउनुहुन्छ एकवटा आइडी भेटाउन सक्नुहुन्छ त्यसै गरेर पेज भेटाउन सक्नुहुन्छ पेजलाई लाइक गर्नुहोस् जुन पेजलाई अहिलेसम्म चौतिस सय पैँसठीजनाभन्दा बढी साथीहरूले लाइक गरिसक्नु भएको छ तपाईँहरूले पनि त्यो पेजलाई लाइक गरेर मात्र मुक्तक पठाउनुहोला अनि त्यसै गरेर तपाईँहरूले साथी बन्न चाहनुहुन्छ भनेपछि पनि साथी बन्न सक्नुहुन्छ अहिलेसम्म सत्ताइस सयभन्दा बढी साथीहरू बनिसक्नु भएको छ तपाईँहरूले पनि फ्रेन्ड रिक्वेस्ट पठाउनु होला हामी तपाईँलाई एक्सेप्ट गर्नेछौँ हामी साथी बन्नेछौँ तपाईँहरूको नेपालीमा मुक्ति डायरी सर्च गर्दा पनि हुन्छ अनि कार्यक्रमको बारेमा अन्य केही जानकारीहरू लिन चाहनुहुन्छ भनेपछि तपाईँहरूले मलाई उत्तर कुमार साहु युटिटिएआर उत्तर के युएमएआर कुमार एसएएचयु साहु उत्तर कुमार साहु सर्च गरेर पनि भेटाउन सक्नुहुन्छ त्यहाँ पनि कार्यक्रमको बारेमा केही मैले जानकारी गराउनेछु तपाईँहरूलाई अनि तपाईँहरूले आजको यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ W W W dot Chisapani Nepal dot बलकेश्वर डट कम त्यसै गरेर W W W dot Salyan Drishtikon dot com अनि त्यसै गरेर W W W dot Nepali Kala one dot बलकेश्वर डट कम अनि एन्ड्रोइड मोबाइल चलाउनुहुन्छ आजभोलि बर्थडे धेरै साथीहरूले एन्ड्रोइड मोबाइल चलाउनुहुन्छ ती साथीहरूले भनेपछि नेपाली अडियो बुक डाउनलोड गर्नुहोस् मोबाइल एप हो यो त्यहाँ कार्यक्रमलाई सुन्न सक्नुहुन्छ त्यसै गरेर तपाईँहरूले डब्लु डब्लु डब्लु डट डायरीका पानाहरू डट ब्लगेश्वर डट कमबाट पनि कार्यक्रमलाई सुन्न तथा डाउनलोड गर्न सक्नुहुन्छ अनि त्यसै गरेर तपाईँहरूले युट्युब मार्फत पनि कार्यक्रमलाई सुन्न सक्नुहुन्छ युट्युबबाट कार्यक्रम सुनेर सुन्न सक्नुहुन्छ डाउनलोड गर्न सक्नुहुन्छ युट्युबमा मुक्तक डायरी सर्च गर्नुभयो भने कार्यक्रमका सबै श्रृङ्खलाहरू त्यहाँ हुन्छन् अन्य केही जानकारी लिनु परेमा अनि त्यसै गरी यी लिङ्कहरू तपाईँहरूलाई कार्यक्रम कसरी डाउनलोड गर्ने अलि बढी साथीहरूले कार्यक्रम डाउनलोड भएको छैन डाउनलोड हुँदैन सजिलैसँग भन्नुहुन्छ ती पनि केही कमी कमजोरीहरू सल्लाह सुझावहरू छन् भनेपछि तपाईँहरूले मलाई अफलाइन म्यासेज मार्फत दिन सक्नुहुन्छ भन्दै कार्यक्रमको बारेमा यति धेरै जानकारी गराइसकेपछि अब भने हामी गीत सुन्नतर्फ लाग्छौँ तपाईँहरूको टेलिफोनको प्रतीक्षा गर्दै शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा मुक्तक सुनाउनुको लागि आउनुहोस् अन्य प्रतिभा भएका साथीहरूले पनि फोन नगरिदिनुहोला यदि भन्दै अहिले पनि राख्छौँ यो मिठो सुगम सङ्गीत तपाईँहरूको लागि कविता यदि सक्छु भने मलाई बिर्सने प्रयास गर सायद मैले यसो भन्दा तिम्रो मन दुख्छ होला मेरो पनि त मन हो सम्झ त कुनै दिन तिमीले पनि मलाई यस्तै भने के थियो एउटै होइन तिमीले लाएने मैले लाएने सन् एउटै होइन र तिमीले नि मैले नि दुःख एउटै होइन र तिमीले पाएने मैले नि कसम एउटै होइन र राखो भन्नेले बिस खोलेर खुवायो जुनी भरि तिमीलाई हँसाउँछु भन्नेले भर धरे रुवायो हाँसु एउटै होइन तिमीले झारेने मैले झरेने दुःख निकै नै मिठो गीत राखेका थियौँ कार्यक्रमको व्यवसायमा यो गीतले तपाईँहरूलाई मनोरञ्जन दियो होला अनि तपाईँहरूको मनै छ होला भन्ने आशा अनि अपेक्षा मनभरि सङ्घालेका छौँ कार्यक्रम मुक्त ग्राहारीको व्यवसायमा छौँ यति बेला मैले सुरुमा वाचन गरेको मुक्त थियो पिम विश्वकर्मा काला गाउँदिन सल्यान हाल चाहिँ मलेसियामा हुनुहुन्छ चिकित्सा बिमार भए अस्पतालमा छु देखनाऊ प्यार भए अस्पतालमा छु निराश छन् आफन्त जाँच्दैछन् डाक्टरहरू खै के रोगको शिकार भए अस्पतालमा छु निकै नै मिठो मुक्तक लेखेर पठाउनु भएको थियो मैले सुरुमा वाचन गरेको मुक्तक थियो अन्य मुक्तकहरू धेरै साथीहरूले लेखेर पठाउनु भएको छ यति बेला म मुक्तक लिन्छु नवराज योन्जनले लेख्नुहुन्छ भोजपुरबाट एउटाले ताली बज्दैन अर्को हात पनि चाहिन्छ एउटाले ताली बज्दैन अर्को हात पनि चाहिन्छ एक्लै जीवन काट्न गाह्रो साथ पनि चाहिन्छ दुःख सुख भनेको जीवनमा जिउने आधार हो ती अनन्त सुन्दर दिनसँगै रात पनि चाहिन्छ एउटाले ताली बज्दैन अर्को हात पनि चाहिन्छ एक्लै जीवन काट्न गाह्रो साथ पनि चाहिन्छ नवराजी हुन्छन् भोजपुरबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर अर्को मुक्त रहेको छ एचबी ठकुरीले लेख्नुहुन्छ हाल चाहिँ मुम्बईमा हुनुहुन्छ जानी जानी भइदियो या प्रेम नजानी भइदियो जानी जानी भइदियो या प्रेम नजानी भइदियो यो कस्तो प्रेक्षा कस्तो परेसानी भइदियो तिमी रूपकी सुन्दरी परि सयौँ धाउन थाले तिमी रूपकी सुन्दरी पछि सयौँ धाउन थाले हो मलाई थाम्न गाह्रो तिम्रो जवानी भइदियो जानी जानी भइदियो या प्रेम नजानी भइदियो यो कस्तो प्रेक्षा कस्तो परेसानी भइदियो एचबी ठकुरी मुम्बईबाट लेखेर पठाउनु भएको थियो यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर नमस्ते मेरो पनि नमस्ते को बोल्नुभयो कहाँबाट म राणा गाउँदेखि ऋषि उदासी ऋषि उदासी हजुर के छ ऋषिजी सन्चै हुनुहुन्छ एकदम आराम छु हजुर कालको के छ हामी पनि एकदमै ठिकै छौँ सन्चै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर सुनिरहेको छु ए योभन्दा अलि अगाडि पनि फोन गर्नुभएको थियो है हजुर हजुर कार्यक्रम सुनिरहेको छु माया कार्यक्रम सुनिराख्नुहुन्छ माया गर्नुहुन्छ हजुर हजुर अनि अहिले के गर्दै हुनुहुन्छ त अहिले त हजुरको कार्यक्रम सुन्दै थिएँ त्यसपछि केही कुराहरू पढ्दै थिएँ किताबमा त्यतिकै कोठरीमा बसेर ए ए अनि सन्चै हुनुहुन्छ हजुर एकदम हुन्छ हामी सुन्छौँ तपाईँको मुक्तक ल हुन्छ है त ल सुरु गर्नुहोस् रेडियो धेरै धेरै सुन्ने मान्छे म त रेडियो धेरै धेरै सुन्ने मान्छे म त रेडियोसँगै माया जाल बुन्ने मान्छे म त मिठा मिठा गीत सङ्गीत बज्छन् त्यसैले रेडियो धेरै धेरै सुन्ने मान्छे म त रेडियोसँगै जाल बुन्ने मान्छे म त मिठा मिठा गीत सङ्गीत बज्छन् त्यसैले सुमधुर स्वरमा हुरुक्क हुन्ने मान्छे म त रेडियो धेरै धेरै सुन्ने मान्छे म त रेडियोसँगै जाल बुन्ने मान्छे म त रेडियोसँगै जाल बुन्ने मान्छे म त यति नै रेडियोसँगै मायाजाल बुन्ने मान्छे म त रेडियोसँगै जाल बुन्ने हो त एकदम रेडियोलाई धेरै माया गर्छु रेडियो प्रेमी ऋषि उदासी भन्दा पनि फरक पर्दैन एकदमै हुन्छ कार्यक्रम सुन्दै गर्नुहोला आगामी दिनहरूमा पनि हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटिन पूर्व यहाँबाट एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई मात्र सम्झिनुहोस् आज म तपाईँलाई हुन्छ छिटिन्छ नमस्कार नमस्कार आउनुभएको थियो राणा गाउँबाट ऋषि उदासी निकै नै मिठो मुक्त सुनाएर गइसक्नु भएको छ अब भने पालो तपाईँको रहेको छ शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा मुक्तक सुनाउनुको लागि यति बेला योगेश रिजाल अर्पणले लेख्नुहुन्छ विशाला दैले खाल चाहिँ सुर्खेतमा हुनुहुन्छ नखुसीको दिन देखिन्छ आँखामा नखुसीको दिन देखिन्छ आँखामा उनकै तस्बिरी छिनछिन देखिन्छ आँखामा सुख दिने मान्छे नि तटपाइ जाँदाखेरि दुःखी भएको महसुस तल्लिन देखिन्छ आँखामा न खुसीको दिन देखिन्छ आँखामा उनकै तस्बिर छिनछिन देखिन्छ आँखामा योगेश्वरी जाल रिजाल अर्पण दैलेख हाल चाहिँ सुर्खेतमा हुनुहुन्छ निकै नै मिठा मिठा मुक्तहरू लेख्नुहुन्छ आज अलि बढी मैले नयाँ साथीहरूका मुक्तकहरू लिइरहेको छु धेरै साथीहरूले गुनासो गर्नुभयो हाम्रो चाहिँ मुक्तक नै प्रसारण हुँदैन भनेर त्यही भएर नयाँ साथीहरूलाई विशेष प्राथमिकता दिइरहेको छु अनि पुराना साथीहरूलाई पनि निरन्तरता दिइराखेको छु विष्णु गौतमले लेख्नुहुन्छ भद्रकाली चार कुसुमटार सिन्धुली हाल चाहिँ मलेसियामा हुनुहुन्छ अन्तिमपल्ट अङ्गालोमा बेर्न पाइनन् भने अन्तिमपल्ट अङ्गालोमा बेर्न पाइनन् भने मर्ने बेला शान्तिको सास फेर्न पाइनन् भने सतीले झैँ तिमीलाई श्राप दिन्छन् नेताज्यू अन्तिमपल्ट अङ्गालोमा बेर्न पाइनन् भने मर्ने बेला शान्तिको सास फेर्न पाइनन् भने सतीले झैँ तिमीलाई श्राप दिन्छन् नेताज्यू मेरी आमाले नयाँ नेपाल हेर्न पाइनन् भने विष्णु गौतम भद्रकाली चार कुसुमचार सिन्धुली हाल चाहिँ मलेसियामा हुनुहुन्छ यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट शिव अन्जान के छ शिवजी सन्चै हुनुहुन्छ हाम्रो पनि एकदमै ठिकै छ अहिले चाहिँ मलेसियामा हुनुहुन्छ मलेसियामा बसेर अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले हजुर म आज अलि ए प्रायः सुन्नुहुन्थ्यो तर आज चाहिँ अहिले कामको व्यस्तताले गर्दा कार्यक्रम सुन्नुभएको छैन र पनि हामीलाई सम्झिनु भयो हुन्छ हामी सुन्छौँ तपाईँको मुक्तक सुरु गर्नुहोस् मनमै होली बतास चल्छ मनमै होली बतास चल्छ आज भोलि आज भोलि सायद अब म धेरै दिन बाँच्दिनँ होला सायद अब म धेरै दिन बाँच्दिनँ होला सपना लेला बल्छ आज भोलि मनै हेरी कता बल्छ आज भोलि टुभित्र आज बल्छ आज भोलि निकै नै मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै होला अहिले पनि हामी छिटिनबाट एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् लगाएर हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो शिव अन्जान डाँडा सिम सल्यान हाल चाहिँ मलेसियामा हुनुहुन्छ निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ धेरै धेरै मुक्तकहरू प्राप्त भएका मुक्तकमध्ये मैले केही मुक्तकहरू लिएर आएको छु सबै प्रसारण गर्न समय पुग्दैन त्यही भएर आलो पालो गरेर मैले कार्यक्रममा मुक्तक प्रसारण गर्नेछु भाजन गर्नेछु राजेन्द्र चन्द प्रभातले लेख्नुहुन्छ मध्यपश्चिम सुर्खेत हाल चाहिँ मलेसियामा हुनुहुन्छ बन्धन तिमी समाजको फुकाएर आऊ बन्धन तिमी समाजको फुकाएर आऊ आँखाबाट आँसुधारा सुकाएर आऊ हावाहुरी जति चलोस् कोमल मनभित्र बन्धन तिमी समाजको फुकाएर आऊ आँखाबाट आँसुधारा सुकाएर आऊ हावाहुरी जति चलोस् कोमल मनभित्र पिर व्यथा सबै सबै लुकाएर आऊ बन्धन तिमी समाजको फुकाएर आऊ राजेन्द्र चन्द प्रभात मध्यपश्चिम सुर्खेत हाल चाहिँ मलेसियामा हुनुहुन्छ निकै नै मिठा मिठा मुक्तक लेख्नुहुन्छ अनि त्यसै गरेर प्रभास काजीले लेख्नुहुन्छ सूर्यबहादुर थापा राउतकोट छ जहारमाडी दैलिक हाल चाहिँ गुजरात भारतमा हुनुहुन्छ मोटायो वा दुब्लायो खै कस्तो भएको छ मोटायो वा दुब्लायो खै कस्तो भएको छ नगर शङ्का तिमीले सोचे जस्तो भएको छ भर्खरै दुई छोराको बा बनेको यो प्रवासी न त महँगो भएको छ न त सस्तो भएको छ मोटायो वा दुब्लायो खै कस्तो भएको छ सूर्यबहादुर थापा झारमाडी दैलेखाल चाहिँ गुजरात भारतबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर अर्को मुक्तक रहेको छ यति बेला लेख्नुहुन्छ विनोद शाही निर्दोषले तानुकोट छ बाहाकोट गोर्खाबाट काटेर औँला सिन्दुर मेरो लायकी हुनेले काटेर औँला सिन्दुर मेरो लायकी हुनेले दिनेछु खुसी जीवन भन्दै आएकी हुनेले छोडिनु होला कसरी साथ रुवाउँदै मलाई काटेर औँला सिन्दुर मेरो लायकी हुनेले दिनेछु खुसी जीवन भन्दै आएकी हुनेले छोडिन् कसरी साथ रुवाउँदै मलाई जिउने मर्ने कसमसँगै खाएकी हुनेले विनोद शाह निर्दोष ताकुकोट छ बाहकोट गोर्खाबाट लेखेर पठाउनु भएको थियो यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट के चौधरी भन्नुभयो सनिता चौधरी कुन ठाउँबाट अरे ए अनि के छ खबर सन्चै हुनुहुन्छ सनिताजी सुन्दै हुनुहुन्छ हामीलाई अलि ठुलो स्वरले बोलिदिनुहोस् न है अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि आज मुक्तक सुनाउनु पर्छ थाहा छ तपाईँलाई हुन्छ हामी सुन्छौँ तपाईँको मुक्तक सुरु गर्नुहोस् आज हुन्छ कार्यक्रम आइदिनु भयो मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटिन पूर्व एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई मात्र सम्झिनुहोस् हुन्छ छुट्टिन्छ नमस्कार सनिता चौधरी हुनुहुन्थ्यो मुक्तक सुनाएर गइसक्नु भएको छ अब भने तपाईँहरू आउन सक्नुहुन्छ हामी यति बेला केही मुक्तकहरू लिन्छौँ त्यसपछि गीत पनि सुन्नेछौँ अनि टेलिफोन पनि लिनेछौँ तपाईँहरूका लेख्नुहुन्छ केशर जिएम पागल प्रेमीले देवस्थल दिन सल्ली बजार सल्यान हाल चाहिँ कोहलपुरबाट अर्कैसँग तिम्रो प्यार भयो भने अर्कैसँग तिम्रो प्यार भयो भने मेरो माया धिक्कार भयो भने बाँच्न धेरै गाह्रो हुनेछ मलाई अर्कैसँग तिम्रो घरबार भयो भने केशर जिएम पागल प्रेमी देवस्थल दिन सल्ली बजार सल्यान हाल चाहिँ कोहलपुरमा हुनुहुन्छ त्यसै गरेर गोपालपी गोपाल पुनले लेख्नुहुन्छ काँडाकेटी पाँच गैराकेटी सालिन हाल चाहिँ दाङ तुलसीपुरमा तिम्रो र मेरो चरित्र फरक भएर हुनसक्छ तिम्रो र मेरो चरित्र फरक भएर हुनसक्छ बस्ने मान्छे दिलभित्र फरक भएर हुनसक्छ एउटै रूपमा मैले प्रेम तिमीले घृणा देख्नुको कारण यी आँखाले देख्ने चित्र फरक भएर हुनसक्छ तिम्रो र मेरो चरित्र फरक भएर हुनसक्छ बस्ने मान्छे दिलभित्र फरक भएर हुनसक्छ गोपाल पुन कारागिटी पाँच सल्यान हाल चाहिँ दाङ तुलसीपुरमा हुनुहुन्छ तपाईँहरू पनि कार्यक्रममा आएर मुक्त सुनाउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्नुहोला मुक्तक मात्र कार्यक्रममा सुनाउन पाउनुहुनेछ आफ्नै मुखारबिन्दुबाट सम्भव भएसम्म आफैले लेखेको मुक्तक लिएर आउनुहोला अनि फेसबुकमा तपाईँहरूले मुक्तक पठाउन चाहनुहुन्छ भने पनि मैले भनिसकेको छु कार्यक्रमको बारेमा जानकारी दिइरहेको छु दिइसकेको छु मुक्तक डायरी सर्च गरेर पेजलाई लाइक गर्नुहोला अनि हामीलाई पठाउनुहोला यति भने अहिले फेरि एउटा हामी गीत सुन्छौँ गीतपछि तपाईँहरूका टेलिफोन अनि मुक्तकहरू बाँकी लिएर आउने नै छौँ अहिलेको व्यवसायमा राख्छौँ एउटा मिठो सुगम सङ्गीत तपाईँहरूको लागि माया ए माया मधु के बाद कुट फेरी देना बेजो पर खाई माँ हम्म, रात भी तो कुट फेरी देना बेजो पर खाई माँ कसले के सुनायो के सुनायो र पर्यो मलाई पाइमा माया ए माया म मा बाँच्नै सक्दैन सक्दैन बिर्सिदिन्छु भने धेरै मनलाई बाचा गरे निकै नै मिठो गीत राखेका थियौँ कार्यक्रमको व्यवसायमा तपाईँहरूलाई एकदमै मन पऱ्यो होला भन्ने आशा राखेका छौँ कार्यक्रम मुक्त ग्राहरी सुन्दै हुनुहुन्छ तपाईँहरूले रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगाहर्ज दाङबाट यति बेला मलाई प्रविधि कक्षीबाट साथ दिइराख्नु भएको छ प्राविधिक मित्र माधव कडेलले अनि म रहेको छु उत्तरी कुमार साहु तपाईँहरूका मुक्तकहरू वाचन गरिरहेको छु फेसबुकमा पठाउनुभएका धेरै साथीहरूले मुक्तक पठाउनु भएको हुन्छ अनि तपाईँहरूले आफ्नो मुक्तक सुनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा फोन गर्नुहोला अनि मुक्तक सुनाउनुहोला यति बेला म मुक्तक लिन्छु प्रजित कँवरले लेख्नुहुन्छ थिम पोखरा आठ स्याङ्जाबाट निर्दोष मुटु तिम्रै लागि चिर्न तयार छु म निर्दोष मुटु तिम्रै लागि चिर्न तयार छु म दुनियाँको नजरबाटै गिर्न तयार छु म कति पायो चोट तिमीले हिसाब पठाऊ आजै भन प्यारी सावा ब्याज गरी तिर्न तयार छु म निर्दोष मुटु तिम्रै लागि चिर्न तयार छु म दुनियाँको नजरबाटै गिर्न तयार छु म अर्जित कुँवर स्याङ्जाबाट लेखेर पठाउनु भएको थियो मुक्तक यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार छैन किन जाने हजुरलाई कस्तो लाग्छ छैन किन जाने हजुरलाई कस्तो लाग्छ साँच्चै मेरो बानी हजुरलाई कस्तो लाग्छ साहित्यको पाटोमा एउटा पृष्ठक नाम साहित्यको पाटोमा एउटा पृथक नाम बिबी ऐलानी हजुरलाई कस्तो लाग्छ साँच्चै मेरो बानी हजुरलाई कस्तो लाग्छ छैन दिन जाने हजुरलाई कस्तो लाग्छ धन्यवाद हजुर नमस्कार को बोल्नुभयो कहाँबाट म बिबी हैलानी तुलसीपुरदेखि नै तुलसीपुरबाट बिबी हैलानी हजुर के छ सन्चै हुनुहुन्छ ठिकै छ कुशल मङ्गल अनि आफूतिर यता पनि हामी ठिकै छौँ अहिले ठ्याक्कै कुन ठाउँबाट अहिले तुलसीपुर बजारदेखि नै बजारदेखि नै हुनुहुन्छ हजुर अनि कार्यक्रम सुन्दै हुनुहुन्छ सुनिरहेको छु कार्यक्रम कस्तो लाग्छ नि तपाईँलाई ठिकै छ यो साहित्यको यस्तै हो यतिबाट रोचकबाट मुक्ति डायरी रमाइलो छ रमाइलो छ राम्रै छ केही सल्लाह सुझाव छ भने दिन सक्नुहुन्छ सुन्दै गरौँ बिस्तारै पछि केही निक्लेछ भने अहिलेसम्म त्यस्तो केही पनि छैन छैन अनि एकाडेमिक मुक्त सुनाइसक्नु भएको छ फेरि पनि सुनाउने हो हजुर एउटा फेरि भनिहालौँ कि ल सुरु गर्नुहोस् कहिले खडेरी कहिले झरी हाम्रो देशमा कहिले खडेरी कहिले झरी हाम्रो देशमा एउटै समस्या घरिघरि हाम्रो देशमा कहिले खडेरी कहिले झरी हाम्रो देशमा एउटै समस्या घरिघरि हाम्रो देशमा तराईमा खाद्यान्न पुगेर जान्छ तराईमा खाद्यान्न पुगेर जान्छ पहाडमा भोकमरी हाम्रो देशमा एउटै समस्या घरिघरि हाम्रो देशमा कहिले खडेरी कहिले झरी हाम्रो देशमा यति नै निकै नै मिठो समय सानम पनि मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले पनि हामी पूर्वा एउटा गीत बजाउनेछौँ तपाईँले सम्झिनुहोस् एकजनालाई मात्र मैले प्रियसीलाई हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो तुलसीपुरबाट बेबी ऐला नै निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब भने तपाईँहरू आउन सक्नुहुन्छ शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिस तपाईँहरूको लागि टेलिफोन नम्बर खुल्ला छ यति बेला रश्मी गिरीले लेख्नुहुन्छ नुवाकोटबाट मुक्तक सधैँभरि भट्टीतिरै दिनरात धाउनै पऱ्यो के गरू सधैँभरि भट्टीतिरै दिनरात धाउनै पऱ्यो के गरू बिना लाज केटीको हात समाउनै पऱ्यो के गरू ज्वाइँ सोझो चाहिन्छ भन्थ्यो आमा तिनी सधैँ कपाल पाल्ने कानमा मुन्द्रा लाउनै पऱ्यो के गरू सधैँभरि भट्टीतिरै दिनरात धाउनै पर्यो के गरू रसनी गिरी नुवाकोटबाट लेखेर पढाउनु भएको थियो मुक्तक त्यसै गरेर भुवन सापकोटाले लेख्नुहुन्छ कास्की पोखराबाट म रोइरहेछु अनि हाँसिरहेछु म रोइरहेछु अनि हाँसिरहेछु हरेक दिन यसरी बाँचिरहेछु परम रहेछ माया अनि जिन्दगानी भरम रहेछ माया अनि जिन्दगी तिमी जोडिरहन्छौ म बाँचिरहेछु भुवन सापकोटा कास्की पोखराबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर देव छेत्री कुमाईदेवले लेख्नुहुन्छ कुपिण्डी दह सात सालेन हाल चाहिँ प्रवासमा हुनुहुन्छ युद्ध भयो मायाको बस्ती उजाडिदियो युद्ध भएको मायाको बस्ती उजाडिदियो र त मेरै खुसीको घर अस्ति उजाडिदियो थियो एउटा निश्चल मुटु सजाइराखेको आज यही मुटु पनि जबरजस्ती उजाडिदेऊ युद्ध भयो मायाको बस्ती उजाडिदेऊ र त मेरै खुसीको घर अस्ति उजाडिदेऊ देव छेत्री कुमाईदेव गोपीर्णी दह सालचालयन हाल चाहिँ प्रवासमा हुनुहुन्छ यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार बुझ्ने बनायो मन्दिर बनायौ अनि बुझ्ने बनायो मूर्ख महामूर्खलाई बुझ्ने बनायो घरमा सधैँ श्रीमतीलाई दिनौ जस्तो मन्दिर बनायौ अनि बुझ्ने बनायो मूर्ख महामूर्खलाई बुझ्ने बनायो घरमा सधैँ श्रीमतीलाई दिनहौँ जस्तो सधैँ आँखाबाट भएली भिज्ने बनायौँ सधैँ परेली भिज्ने भनेको बनायौँ सधैँ परेली भिज्ने बनाउनु त भएन नि को बोल्नुभयो कहाँबाट पवन नगर श्रोतादेखि म सुबेन्द्र विवास केसी पवन नगरबाट हजुर हजुर सुबेन्द्र केसी हजुर के छ सुबेन्द्रजी सन्चै हुनुहुन्छ हजुर सर सबै अनि कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले हजुर एकदम कस्तो लाग्छ कार्यक्रम तपाईँलाई ठिकै छ सर ठिकै छ अहिलेसम्म कतिवटा श्रृङ्खला सुन्नुभयो यस्तै यो तिन बिचमा ग्याप हुन्छ सर अनि तिन चारवटा सुन्ने होला सायद ए सुन्नुभएको छ अनि देउस कार्यक्रम राम्रै लाग्छ तपाईँलाई एकदम कार्यक्रम राम्रै लाग्छ भनेपछि एउटा मुक्तक सुनाइसक्नु भएको छ फेरि पनि हामी मुक्तक सुन्छौँ कि छुटिन्छौँ हजुर सर म अर्को भन्छु ल सुरु गर्नुहोस् जिन्दगीमा एउटा यस्तो लक भएपछि तिमीलाई पाउँदा मुटु भएपछि हामी दुईको जीवन कहानी जस्तै भयो जिन्दगीमा एउटा यस्तो लग भएपछि तिमीलाई पाउँदा म त्यो धगधग भएपछि हामी दुईको जीवन कहानी जस्तै भयो दुःख सुख पलहरू मुक्तक भएपछि दुःख सुख पलहरू मुक्तक भएपछि हुन्छ कार्यक्रममा आइदिनु भयो मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटो पूर्व एउटा मिठो गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् एक एक मुक्तक महानहरूप्रति हुन्छ छुट्टिन्छ नमस्कार आउनुभएको थियो पवन नगरबाट शुभेन्द्र केसी निकै नै मिठो मुक्त सुनाएर गइसक्नु भएको छ अब भने तपाईँहरू आउन सक्नुहुन्छ शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा तपाईँहरूको लागि टेलिफोन खुल्ला रहेको छ दिनेश धामीले लेख्नुहुन्छ बजाङबाट मुटुमा बसेर कोही कोही शङ्का लाग्छ मुटुमा बसेर कोही कोही शङ्का लाग्छ जो प्यारा लाग्छन् सोही शङ्का लाग्छ मलाई गर्छन् यसरी मुटुमा बारम्बार प्रेमी हुन् या विद्रोही शङ्का लाग्छ मुटुमा बसेर कोही कोही शङ्का लाग्छ जो प्यारा लाग्छन् सोही शङ्का लाग्छ दिनेश तामी बजाङबाट लेखेर पठाउनु भएको थियो मुक्त त्यसै गरी रचना रचुले लेख्नुहुन्छ गाब्री प्लान्चुक सानो भ्याङथली चार सुर्खी हाल चाहिँ ललितपुरमा हुनुहुन्छ स्वदेशमा बसेर के गर्नु रोजगारी छैन स्वदेशमा बसेर के गर्नु रोजगारी छैन आमालाई चोली अनि मलाई सारी छैन परिश्रम गरेरै घरबार चलाउनु हुन्थ्यो अन्नपात तरकारी उब्जाउने बारी छैन स्वदेशमा बसेर के गर्नु रोजगारी छैन आमालाई चोली अनि मलाई सारी छैन रचना र रजुले लेख्नुभएको थियो ललितपुरबाट त्यसै गरेर एसपिएस सफलले लेख्नुहुन्छ बाटाखोला नौस्याङ्जा हाल चाहिँ बिरानो मुलुकमा हुनुहुन्छ यो समाजको लागि केही सन्देश बोक्ने होस् यो समाजको लागि केही सन्देश बोक्ने होस् वाचन गरी सुन्दा वाचन गरी सुनाउँदा नि सास रोक्ने होस् एउटा यस्तो मुक्तक लेख्न मन छ साथी साहित्य नबुझेकोले पनि ताली ठोक्ने होस् एसपी असफल भाटाखोला नौ स्याङ्जा हाल चाहिँ मुलुकमा हुनुहुन्छ त्यसै गरेर यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हजुर दाजु नमस्ते नमस्ते को बोल्नुभयो कहाँबाट हजुर बिजौरी नौ सिरिचरबाट बिबी मगर भन्नुहोस् बिजौरीबाट हजुर हजुर B B Magar B B T B Magar D B D B ए डिबी मगर है हजुर हजुर के छ डिबीजीको हालखबर ठिकै छ दाजु ठिकै छ सन्चै हुनुहुन्छ हजुर सन्चै अनि बिजुरीमा बसेर के गर्नुहुन्छ नि त्यही त्यही बसा बस आजकल त छुट्टी छ पढ्छु दाजु ए पढ्नुहुन्छ आजभोलि छुट्टी छ हजुर हजुर अनि कार्यक्रम सुन्ने काम चाहिँ कतिको गर्नुहुन्छ नि सुन्छु दाजु समय मिलेसम्म राति निद्रा लागेन भने सुनिन्छ ए राति निद्रा नलाग्यो भने सुनिन्छ नत्र त सुक्की निधाइन्छ नि है कहिले काहीँ त सबेरै निधाइन्छ के छिट्टो नै ए कार्यक्रम आउँदाको दिनमा चाहिँ सुत्नु भएन नि है हजुर हजुर अनि आज हामी मुक्तक सुन्छौँ तपाईँको ल ल है म एउटा सानो मुक्तक सुनाउँछु है ल सुरु गर्नुहोस् झुपडीमा भोकै बास बस्दैछ यहाँ कोही झुपडीमा भोकै बास बस्दैछ यहाँ कोही महलमा उपवास बस्दैछ यहाँ कस्तो विचित्र हो यो संसार कस्तो विचित्र हो यो संसार अझै कोही न कोही दास बन्दैछ यहाँ अझै कोही न कोही दास बन्दैछ यहाँ हजुर दाजु यति नै अझै कोही न कोही दास बन्दैछ यहाँ मुक्तक सुनाउनु भएको लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिटिन भयो यहाँबाट एउटा गीत बजाउने छौँ तपाईँले एकजनालाई सम्झिनुहोस् एकजनालाई दाजु हजुर एकजना भन्नुपर्दा यो मुक्त गद मुक्त कार्यक्रम जस जसले सुनिरहनु भएको छ उहाँ सबैलाई है हुन्छ छिटिन्छ नमस्कार नमस्कार आउनुभएको थियो बिजौरीबाट देवी मगर मुक्तक सुनाएर गइसक्नु भएको छ अब भने तपाईँहरू आउन सक्नुहुन्छ शून्य बयासी पाँच एक्काइस आठ सय सडचालिसमा यति बेला म फेसबुकमा प्राप्त भएका फेसबुकको पेजमा प्राप्त भएका त्यसै गरी फेसबुकको आइडीमा प्राप्त भएका केही मुक्तकहरू लिन्छु छविकरण अधिकारीले लेख्नुहुन्छ बाक्सुर नगरपालिका दस पिपल नेता सल्यानबाट किन फर्किँदैन त बगेको खोला सोचिरहन्छु किन फर्किँदैन त बगेको खोला सोचिरहन्छु यो सृष्टिको नियम नै के होला सोचिरहन्छु यस धरतीमा जन्मेपछि एक दिन मर्नै पर्ने अरे कसले बनायो मान्छेको चोला सोचिरहन्छु किन फर्किँदैन त बगेको खोला सोचिरहन्छु छवि किरण अधिकारी बागचोर नगरपालिका दस पिपल नेता सल्यानबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर अर्को मुक्तक रहेको छ सुभाष गिरीले लेख्नुहुन्छ अनुवाकोटबाट आधा होइन उसको याद भरिभरि पठाउँछे आधा होइन उसको याद भरिभरि कहिले काहीँ होइन यहाँ घरिघरि पठाउँछे आफू भने यता भुल्नै बहाना खोज्दैछु आधा होइन उसको याद भरिभरि कहिले काहीँ होइन यहाँ घरिघरि पठाउँछे आफू भने यता भुल्नै बहाना खोज्दैछु अरे ऊ त दिन रात अनेक थरी पठाउँछे सुभाष गिरी नुवाकोटबाट लेखेर पठाउनु भएको थियो मुक्तक त्यसै गरेर अर्को मुक्तक रहेको छ उपेन्द्र भावुक तिमिल सेनाले लेख्नुहुन्छ अछामबाट यस्तो लाग्दैछ अचेल बिर्सिएर गएछन् यस्तो लाग्दैछ अचेल बिर्सिएर गएछन् ती आफन्तहरूले याद दिएर गएछन् न सम्पर्क हुन्छ न त भेटघाट जाने बेलामा त ठेगाना लिएर गएछन् यस्तो लाग्दैछ अचेल बिर्सिएर गएछन् ती आफन्तहरूले याद दिएर गएछन् उपेन्द्र तिमिल सिन्हा मसाबाट लेखेर पठाउनु भएको थियो यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार म्याडम स्क्यारेको बोल्नुभयो कहाँबाट आसिका घरती कुन ठाउँबाट रे हापुरबाट हापुरमा बसेर के गर्नुहुन्छ आसिकाजीले ए अरू बेला पढ्ने अहिले चाहिँ त्यतिकै बस्ने मात्र अनि कार्यक्रम कतिको सुन्नुहुन्छ नि समयले साथ दिएसम्म नबिराइकन सुन्नुहुन्छ अनि आज सुनाउनु पर्छ भन्ने थाहा छ तपाईँलाई ल सुरु गर्नुहोस् मृत्युसँग डर छैन न त जीवनसँग धरतीसँग त मृत्युसँग डर्छैन न त जीवनसँग डर्थेसँग थाहा छैन न त गगनसँग तिमीले त कुरा बुझ्ने कोसिस गर नै कालु तिमीले त कुरा बुझ्ने कोसिस गर नै कालु रूपसँग मह छैन न त त्यो मनसँग मृत्युसँग डर्छैन न त जीवनसँग धरतीसँग थाहा छैन न त गगनसँग हजुर भनेपछि कसैसँग पनि डर छैन त्यस्तो है <laughs> हुन्छ कार्यक्रममा आइदिनु भयो मिठो मुक्तक सुनाइदिनु भयो खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै सम्झिँदै गर्नुहोला अहिले पनि हामी छिट्टिनु पूर्व एउटा गीत बजाउनेछौँ तपाईँले सम्झिनुहोस् र एकजनालाई छुट्टिन्छौँ नमस्कार हाप्रोबाट आउनुभएको थियो आशिका निकै नै मिठो मुक्त सुनाएर गइसक्नु भएको छ अब हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा पनि आउन लागिसकेका छौँ सम्भवतः एकजनासँग मात्र कुराकानी गर्न सक्छौँ होला यति बेला यही बिचमा चाहिँ म केही मुक्तकहरू लिन्छु बिचरा निमराज बस्नेतले लेख्नुहुन्छ शारदा नगरपालिका एघार हिवाल्सा सल्यानबाट चोखु माया प्रतीकमा जुठु जाल भएपछि चोखु माया विरतिमा जाल भएपछि माया गर्ने मान्छेकै निष्ठुरी चाल भएपछि फेरि उनी फेरि यो उनको माया गर्ने मन उनको जिन्दगी मालामाल अनि मेरो बेहाल भएपछि बिचरा निमराज बस्नेत शारदा नगरपालिका एघार हिमल्चा सल्यानबाट लेखेर पठाउनु भएको थियो त्यसै गरेर यति बेला मुक्त रहेको छ रामकुमार प्रधानले मकवानपुर थाहा नगरपालिका एकबाट आफ्नो स्वार्थ पुरा गर्नलाई सक्कली रङ्जी गाडा भयो प्रेमको आवरणमा नाटक मञ्चन गर्दै फेरि टाढा भयो कसरी बिर्सु मेरो मायामा चोट दिने निष्ठुरी तिमीलाई अन्तमा मुटुमा बिजाउने तिखो विषाक्त काडा भयो रामकुमार प्रधानले लेख्नुभएको थियो एकदमै यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट म एसके परिवर्तन हापुरवडा एसके परिवर्तन हजुर के छ एसकेजी सन्चै हुनुहुन्छ ठिक छु आरामै छु अनि आफूलाई कस्तो छ त हामीलाई पनि एकदमै ठिकै छ हापुरमा बसेर के गर्नुहुन्छ टोटली यही काम भएर छैन सबै गर्छु सबै गर्नुहुन्छ अनि मुक्तको डायरी सुन्ने काम कतिको गर्नुहुन्छ नि मैले योभन्दा अगाडि एक प्रडक्ट सुनेको थिएँ अघि हजुर जेठ महिनाको एउटा एपिसोड सुनेको थिएँ आज कस्तो ट्युन गरेँ कि रेडियो लगाइरहेको थिएँ मतलब मोबाइलमा अनि अहिले ट्राई गरेको लास्टमा लाग्यो बडा खुसी लागिरहेको छ एकदम भनेपछि जेठको महिनादेखि त्यो असारको महिना चाहिँ त्यत्तिकै त्यसमा नसुनेरै बिताइदिनु भयो दिनहरू होइन के सुन्थे निन्द्रा लाग्थ्यो सुतिहाल्थ्यो ए निन्द्रा लाग्थ्यो सुतिहाल्नुहुन्थ्यो हजुर हुन्छ हामी धेरै लामो कुराकानी गर्दैनौँ अलि छोटो छ समय त्यही भएर तपाईँको मुक्तक सुनातर्फ पनि लाग्छौँ गर्नुहोस् उसको मुक्तक सुनेर प्यारमा फसे उसको उसको मुक्तक सुनेर प्यारमा फसे त्यति मात्रै कहाँ र देशभक्ति सुनेर फसे क्या क्या गजबको प्यार गरे उसले उसको उसको मुक्तक सुनेर प्यारमा फसे त्यति मात्रै कहाँ र यस भक्ति सुनेर फसे क्या क्या गजबको प्यार गर्यो उसले उसको वर्दी देखेर प्यारमा फसे उसको मुक्तक सुनेर प्यारमा फसे त्यति मात्रै कहाँ होला भक्ति सुनेर फसे थ्याङ्क यू एकदमै कसैको मुक्तक सुनेर प्यारमा फसिहाल्नु भयो तपाईँ अब फस्नु फसाउनु त्यो स्वाभाविक कुरो त्यसमा तैरिन सक्नु जटिल हो त ए हुन्छ कार्यक्रममा आइदिनु भयो भने किन मिठो मुक्तक सुनाइदिनु भयो रमाइलो कुराकानी गरिदिनु भयो खुसी लाग्यो आगामी दिनमा पनि कार्यक्रममा आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला मुक्तक सुनाउँदै गर्नुहोला अहिले भने हामी छुट्टिन पूर्व एउटा गीत बजाउनेछौँ तपाईँलाई एकजनालाई सम्झिनुहोस् मलाई मेरा कुराहरूलाई अगाडि बढाइदिने मेरो हरेक पाइलाहरूलाई अगाडि बढाइदिने मलाई सार्थक बनाउने मलाई धेरै सपोर्ट गर्ने माया गर्ने मेरो मान्छेको लागि हुन्छ छुट्टिन्छ नमस्कार नमस्कार गुड नाइट आउनुभएको थियो आपुरेबाट यसकै परिवर्तन अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ तपाईँहरूका कुनै पनि साथीहरूका फोन कल लिन सक्दैनौँ त्यसै गरेर मुक्तहरू पनि लिन सक्दैनौँ कार्यक्रमको अन्तिम चरणमा आइसकेकोले आजको कार्यक्रमबाट हामी बिदा लिएर जानुपर्ने बेला हुन्छ आजको कार्यक्रम कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पठाउनको लागि कार्यक्रमको ठेगाना रहेको छ कार्यक्रम मुक्तको डायरी रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगाहर दाङको ठेगानामा तपाईँहरूले आफ्ना सल्लाह सुझावहरू लेखेर पठाउन सक्नुहुन्छ आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ त्यसै गरेर तपाईँहरूले कार्यक्रमको फेसबुक पेज एमयुकेटिएके मुक्तक डिआइएआरवाई डायरी मुक्तक डायरी जुन पेजलाई अहिलेसम्म चौतिस सय पैँसठीजनाभन्दा बढी साथीहरूले लाइक गरिसक्नु भएको छ तपाईँहरूले पनि ती त्यो पेजलाई लाइक गरेर मात्र आफ्ना मुक्तकहरू होला अनि म यहाँबाट तपाईँहरूका मुक्तकहरू वाचन गर्नेछु आज सम्भव भएसम्म अलि बढी नै मैले तपाईँहरूका मुक्तकहरू वाचन गरेको थिएँ नयाँ साथीहरूका मुक्तक अनि आगामी दिनहरू पनि नयाँ र पुरानो साथीहरूलाई नयाँलाई विशेष प्राथमिकता र पुरानालाई निरन्तरता दिँदै कार्यक्रममा फेरि पनि अर्को हप्ता आउनेछु आजको कार्यक्रमलाई तपाईँहरूले इन्टरनेट अनलाइन मार्फत पनि सुन्न सक्नुहुन्थ्यो सुन्नु पनि भयो होला सायद र अझै पनि तपाईँहरूले यो कार्यक्रमलाई डाउनलोड गर्नको लागि डाउनलोड गरेर सुन्नको लागि तपाईँहरूले रामशरण श्रेष्ठजीको blog W W W dot Sisapani Nepal dot blog export dot com Dhruvraj ओलीको website W W W dot Salyan Drishtikon dot com त्यसै गरेर W W W dot Nepali Kala one dot ब्लगेश्वर डट कम त्यसै गरेर एन्ड्रोइड मोबाइलको लागि तपाईँहरूले प्ले स्टोरमा गएर नेपाली अडियो बुक भन्ने एप सर्च गर्नुहोस् त्यहाँबाट कार्यक्रम सुन्न सक्नुहुन्छ अनि त्यसै गरेर तपाईँहरूले डब्लु डब्लु डब्लु डट डायरीका पानाहरू डट ब्लग डट कमबाट पनि कार्यक्रमलाई सुन्न सक्नुहुन्छ यी ब्लगहरूमा कार्यक्रमलाई राखेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमबाट प्राविधिक मित्र माधव पटेललाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता उत्तरी कुमार साहु पनि अर्को हप्ता तपाईँहरूका मुक्तहरू लिएर आउने बाजा गर्दै अहिलेको व्यवसायबाट भने बिदा हुन्छु नमस्कार झन्झट तिम्रै खुसी